शारीरिक विकाससँगै म आफू जवान भएको महसुस म आफैले गर्न थालिसकेको थिएँ मलाई जहिले पनि यौन सम्पर्क मात्रै गर्न मन लाग्न थालेको थियो गाउँघरका केटी र आइमाहरूको ठुला ठुला दुधका फाँचा र चाक देख्दा बिजुलीको भरमा लानो ठनक्क ठनक्क ठन्कन थालेको थियो म एकरो नै भएर हेर्ने गर्थेँ ती फाँचा र त्यो बिचको खोल्सेहरू यसरी हेर्दा मैले एका सुस्मिता भाउजा काकी तथा अन्य केटीहरूबाट गाली पनि नपाएको होइन तर पनि म के कम छुन पो पाप हो हेर्न त के को पाप तिमीहरूले पनि टाइट कपडा लगाउँदै फुत्केला जस्तै गरी देखाउँछौ त छोपेर राख त भन्थे म ती फाचाहरू र चाकहरू सम्झिँदै छोल्दै बस्थेँ मैले अन्तरी गोरी निर्मला र अन्य आइमाहरूको मोटो पुती सम्झिँदै कति छोलेँ कति यसको हिसाब किताब नै छैन मेरो लाडो खेलाउँदा खेलाउँदा ठुलो भइसकेको थियो समय चैत्र महिनाको थियो म गाउँ डुलेर फर्काउँदै थिएँ बिच बाटोमा एकान्त घर थियो जहाँ निराजन उनको घर चाहन सुस्मिता भाउजू मात्र बस्थे जुनेली रातमा टाढाबाट हेर्दा सुस्मिता भाउजू घरमा कोही के जुनेली रातमा टाढाबाट हेर्दा सुस्मिता भाउजू घरमा केही राखे जस्तो देखिन्थ्यो मैले सोचेँ निराजन मधेस जानुभएकोले गर्दा सुस्मिता भाउजूले बिस्कुन पनि उठाउनु पर्नेछ तर म जब नजिक आइपुगेँ वास्तविकता आकाश पतालको फरक थियो त्यहाँ पण्डित नि सुस्मिता भाउजू पो बाहिर टाढबाट ओछ्यान हालेर सुत्नुभएको रहेछ समय रातको दस एघार बजेको हुँदो चैत्रको गर्मी भएर त्यहाँ पण्डित नि सुस्मिता भाउजू पो बाहिर टाढमा ओछ्यान हालेर सुत्नुभएको रहेछ समय रातको दस एघार बजेको हुँदो चैत्रको घरमै भएर भयभरको कपडा खोलेर आफ्नो पुतीले हावा खुवाइराख्नु भएको रहेछ जुनले रातमा त्यो सुस्मिता भाउजूको तिग्रा र जिउ आसला माछाको बुढी चाहिँ टलक्क टल्किएको थियो म बिस्तार बिस्तारै उनी सुतेको टाटको माथिल्लो करामा गएर उनको रहर लाग्दो शरीर हेर्न थाले गोरु शरीर टिकको सुहाउलो जुडाल त्यही माथि पूर्णिमाको जुनको प्रकाश उनको शरीरमा त भुतुक्कै म आइमाईको नाङ्गो शरीर देख्दा त झन् लाडोले डिग्री नागिसकेको थियो मेरो लाडोको चिप्ची पानी आउन थालेको थियो माथिल्लो कराको डिलबाट सुस्मिता भाउजूको शरीर खुब निहालेर हेरे बिहे गरेको चार वर्ष भइसक्दा पनि उनीहरूको कुनै जन्म भएको थिएन त्यसैले उसलाई उनको शरीर हेर्न लायक नै थियो सुस्मिता भाउजूले माथि बरामात्र लगाएकी थिइन् तल भने पेटीकोट पेटीकोट सुर्केर कम्मरमा बटारिएको थियो उनी क्षेत्र मासु गर्मीले होला घरि यता फर्किन्थेन् घरि उता फर्किन्थेन् घरि घोप्टे पर्थ्यो मलाई भने उनी उत्तानो परेर सुतिदिए दिक्मरन्जेल हेर्थेँ भन्ने चाहना हुन्थ्यो मैले उनको क्रियाकलाप हेरेको लगभग एक घन्टा जति भइसकेको थियो उनलाई निन्द्रा र अन्त्यमा मेरो अनुसार नै उत्तानो परेर सुति मैले भने बडो मजाले हेर्थेँ मेरो फलाम चाहिँ कडा बनाउने मेरो लाडो बिस्तारै बिस्तारै निकालेर सुर्काउन थालेँ स्त्री लम्पट बनेको युमनले सुस्मिता भाउजूको त्यो सेतो तिग्राको बिचको पृष्ठ देख्ने ठाउँको कल्पना गर्दै खत खत खत खत खत खत खत खत पारे अन्त्यमा मेरो लाडोले फुसी पिच्चे पिच्चे गरेर मलाई अलि सन्च भयो म त्यहीँ उतार्नु परेर पन्ध्र बिस मिनट बिताएँ मलाई त्यो सुस्मिता भाउजूको नाङ्गो शरीर हेरेर चित्त बुझेको थिएन फेरि जुनको प्रकाशमा उनको बराले छुपेका दुधका फाँचा र सेता सेता पिडालु हेर्न थालेको मात्रै के थिएँ मेरो लाडो फेरि चनक्कबर उठेन अब मन हेरेर मात्र चित्त बुझाउनु पछि मात्रै आफैले सम्हाल्ने कोसिस गरे तर सम्हाल्न सकेन मन मान्दै मानेन म चाहिँ बिरालोको चालमा उनको घर झरेँ मलाई बासनाले मेरो समाज सम्बन्ध इज्जत सबै बिर्सिसकेको थियो मेरो मुटु जोडजोडले धर्किरहेको थियो राम्रै पकाउन त जबरजस्ती भए पनि नचिकी नछाड्ने मनमा भूत सवार भइसकेको थियो म बिस्तारै बिस्तारै उनी सुतेको ठाटमा पुगेँ उनी रहेकी थिइन् मेरो शरीर भएर बास्ना तातेर पानी पानी भइसकेको थियो म लुसुक्क उनको इच्छा नपसेर उनको फाँचामा हात पढाएर मार्न थालेँ उनी पनि कसैले दाना मसाले त निस्किन् त्यही बेलासम्म जुनालाई बादलले छोपिसकेको थियो तपाईँ आउनुभयो उनको प्रश्न थियो अँ मैले छोटो उत्तर दिएँ उनलाई मेरो स्वरले पति होइन भने हेक्का भएछ क्यारा बिस्तारै हात सिरानीतिर लाग्यो सायद लाइट बाल्नलाई होला म पनि के काम उनको अच्याप्प समाधि दिएँ बडो प्यार तपाईँको भन्दै पन्चिन खोजिन् अब मैले लुकाउनु पर्ने कुरा थिएन सुस्मिता भाउजू म रामविलास मैले तपाईँ सुत्नुभएको दुई घन्टा अगाडिदेखि हेरेको छु एकपटक तपाईँको तिग्र तपाईँको दुधको फाँचा र तपाईँको पुतीहरूले सम्झेर छोलेर फाले तर पनि सन्चो भएन अन्त्यमा चिक्ने नै मनसा लिएर म आएको सुस्मिता भाउजू प्लिज मलाई एकपटक चिक्न दिनु न धर्म नै हुन्छ सुस्मिता भाउजू मैले एकै सासमा यति भन्ने सिधै दिएँ धत रामविलास भाइ हुँदैन तपाईँको दाईको मात्र पत्नी हो म अरूसँग यस्तो काम गर्न सक्दिनँ छोड्नुहोस् मलाई भन्दै उठ्न खोजिन् मैले उनलाई उठ्न नदिई बिस्तारै लडाउँदो सम्झाएँ सुस्मिता दाजु प्लिज म त पागल नै भइसकेँ तपाईँ नै किन यस्तो बाहिर जुनी रातमा नाङ्गो सुतिदिनु भयो त तपाईँले दिनुहुन्न भने म जबरजस्ती त गरेर नै छोड्छु भन्दै उमाथि चढेँ उनको गाला ओठ घाँटी जतातै चुम्बन गर्दै उनको कतिलो फाचालाई मार्न थाले उनका फाचाहरू पनि कमका होइनन् हातले भ्याउने मुस्किल उनी भने उम्कने प्रयास गर्दैथिन् एम्बुलेन्स भाइ तुरन्त मलाई छाडो नत्र म चिच्याउँछु मैले पनि भने जे गर्नुहुन्छ गर्नुहोस् हल्ला गर्नुहोस् चिच्याउनुहोस् मलाई कुट्नुहोस् तर म अन्ध भइसकेको छु भरे कोही आइगे उनले मलाई बोलाएको हो भनिदिन्छु मेरो त के दुई चार दिन कुरा काट्लान् तर भरमा त तपाईँको नै हुन्छ होइन सुस्ना हजुर चुप भई तर पनि फुत्किने प्रयास पनि जारी राखिन् छोरा मान्छे र छोरी मान्छेको बल कहाँ मिल्छ र मैले जे चाह्यो त्यही हुँदै थियो તે મેરો લાઠી બળકો અગાડી ઉની નિર્ઘ બંધગન ઉનીમાં ઉનકો આટકુટ્ટા કો ચલમાલ સે ઉનકો ઠુલા ઠુલા તો ઉતકા પાછારુ મારતે ઉ માથે ચડેર જતા પાવતે કે ચુંબન કરતે થે મેરા હાથ હર ઉનકા સ્તન કાટી ડાડ પેટ જાકતી રચા પર ન પુકતે વિશે ઉнда સબ અબ મેરો હાથ ઉનકો કમર મલે ખેલાતા જ ગ્યો થિયો તેસ પેલે સે મે ઉની પાઘલ બેસ ગયે થિન કે उनले मलाई मेरो हात र ओठले अवरोध गर्न छाडिसकेको थिएँ मेरो लाडोले उनको पोथीमाथि लाब्रे टाँसिएर टाँसिरहेको थियो म अलि उत्ताउनु हुँदै सुस्मिता भाउजूको हात मेरो लाडोमा लगाएर छुवाइदिएँ उनी हात झिक्दै मान्दै थिएनन् दुई तिन पटक कर गरेर खेलाइदिनुहोस् न सुस्मिता भाउजू भने पछि बल्ल खेलाउन थाल्नुभयो आम्मै कति लामो अनि यहाँ सुस्मिता भाउजूको मुखबाट यो शब्द फुत्क्यो म हाँस्न थालेँ के हो निराजनको छोटो चाहिँ क्या हो मेरो जाप आठ इन्चको त हो नि तपाईँको निराजनका त चार इन्च जतिको छोटो मात्र छ भित्र पुग्दैन खालि बिटबिटमा बिटमा हिर्काएर छाड्नुहुन्छ सुस्मिता भाउजू अब खुलेर बोल्न थालिसकेको थिएँ मैले उनको पुतीमा हात पुर्याउँदै आज लामो माल चाख्नु सुस्मिता भाउजू भने ओहो उनको पुतीबाट पानी झरेर पेन्टी नै बिसेको रहेछ ढ्याल ऱ्याल भएको पेन्टी पुकाले सोधे के साह्रो पानी फालेको आएको पानीलाई के गर्नु त अनि उनले उल्टे मत प्रश्न दर्शाए उनले पनि तपाईँको माल छाम्दै म कस्तो भइसकेँ अनि पानी नजर के झर्छ त बरु छिटो पुग्छानुहोस् भन्दै मेरो पेटी हतार हतार फुगालेर हाफ पानीभित्र कट्टु फुगालेर फालिदिन् मेरो विचारमा सुसिन्दा भाउजू अब खप्नै नसक्ने भइसकेको थिइन् मैले पनि त्यही बेला भन्दै मेरो लाड सुसिन्दा भाउजूको पुतीको टाउकोमा राखेँ अनि कानमा खुसिक्क भने सुसिन्दा भाउजू मिलाउनुहोस् न हो मैले थापी पनि दिनु न अझ घुसान सिधा पारेर मिलाउनु नि भाउ म मिलाउँदिनँ हजुर पनि आफै मिलाएर पसाउनु भन्दै सजिलो गरेर खुट्टा फटाइदिन् मैले पनि किन नामर्दो हुनु भनेर लाडो अलि तल झारेर बिस्तारै अलि अलि गर्दै वात्तै पसाइदिएको श्रीमन्द भाउजू त आत्तिएर <laughs> हुनुभयो के भयो किन लामो सास फेरेको भन्दै मैले सोधेँ अँ मुटुसँग पुरै गरी ठेलेको छ अनि किन आत्तिएको अरे मुटुसम्म त गफे भयो नाइटो सिधा भने पक्कै आइपुग्यो मेरो पाठे गर्न छेडिदिनु जस्तो लागिरहेको छ भन्दै लामो भनेको लामो हुनु रहेछ दाजुले त बिट हिर्काउँदै बस्थेँ भन्दै मलाई कम्मरमा अझ कसिङ मैले धन धन चिक्न थालेँ त्यो समय मैले मेरो समाज र सम्बन्धलाई बिर्सिदिएँ उनले पनि मेरो सिउँदो र कमारेको पण्डित हो मात्र भन्ने बोलाइदिनु म तातो तातो पुतीमा चिप्लो चिप्लो पानीसँगै गम गम चिकिरहेको थिएँ सुस्मिता भाउजू मेरो कम्मर र मेरो शरीर मसार्दै र अङ्गालो मार्दै मलाई कस्तै आँखा चिम्मा गरिरहेको थिइन् मैले पहिला नै छोडिसकेकोले मेरो खुसी अलिक झर्न ढिला भयो त्यसैले होला छिटो छिटो मेरो कोचा उनको खैलीमा बसाउन थालेँ सुस्मिता हजुरसँग छिटो छिटो चल्न थाल्यो मैले झन् उनले असीम आनन्द होस् भनेर झन् स्पिड बढाएर मेरो चिकाइको गतिसँगै आवाज पनि छिटो छिटो आइरहेको थियो किचिक मेरो छिटो छिटो चिकाइसँगै सुस्मिता भाउजूको अङ्गालो पनि झन् झन् कसिँदै थियो साथै उनले खुट्टा फारेर मलाई सजिलो बनाइदिँदै थिइन् मैले झन् लाडोको फेलसम्म नै बुझाउँथेँ उनी कुकुरको पर थापिँदै हाम्रा जिब्रोहरू एक आपसमा नाता हुन्थे तल बनाएर ठेला ठेल त्यही ठेला ठेलसँगै एकहोर हाम्रो ठुला ठुला र छोटा छोटा सासका आवाज र एकहोरा आवाज आउँथ्यो कच कच म लगातार उनीमाथि उफ्रिँदै थिएँ उनी पनि स्वर निकाल्दै थिइन् आ ओ छिटो के मैले लगभग तेह्र मिनट जति उनको पुतीमा लाडो चोपाल्दै निकाल्दै गरेको थिएँ उनी शिथिल हुँदै जाँदै थिइन् यत्तिकै मलाई पनि कस्तो कस्तो लाग्न थाल्यो म एकछिन रोकेँ सिद्ध भाउजूलाई कानमा सोधेँ झारिदिउँ उनले पनि हुन्छ जानुहोस् भन्दै मेरो पालि पहिलाको भन्दा छिटो छिटो साह्रो तरिकाले उनको पुतीमा माल बसाउन थाले उनी मलाई अङ्गालो कसरी लुभाउँदै साथ दिएको थिइन् मेरो लाडो फुर्काउन थाल्यो मैले झनभित्र पुल्दै दुई हातले सुत्न भाउजूको काँध समात्दै आफूतिर ताने मेरो फुसीहरू फ्यात्त फ्यात्त जान थाल्यो अनायास मुखबाट सुस्मिता भाउजू सुस्मिता भाउजू मेरो सुस्मिता भाउजूको शब्दहरू निस्किए उनले पनि हजुर हजुर भन्दा मलाई साथ दिन् मैले उनले पुथीदेखि भयोभरको शक्ति लगाउँदै काँधदेखि पनि तान्दै कुप्रो पार्दै मेरो जम्मा भित्र फालिदिएँ हामी एकछिन किस्कदै टोलेरौँ त्यसपछि बिस्तारै छुट्यौँ सुस्मिता भाउजू र मैले त्यो रात पाँच पटक चिका मारे खेल्दै रात छर्लङ्ग पार्यो यसको